thank you you. सधैँ म उनकै साथमा छु तर आज आँधेरी तत्मा छु मर्यो मेरो माना मर्यो सम्म तिम्रै हो भन्थ्यौ र मेरै चर्चा थियो भर्यो आज सिउँदो अर्कैले भर्यो म उनकै साथमा छु तर आज आँधेरी रातमा छु मर्यो मेरो मन मर्यो हिजोसम्म तिम्रै हो भन्थ्यो र मेरै चर्चा थियो आज सिउँदो अर्कैले भर्यो भर्यो आज सिउँदो अर्कैले भर्यो मिलानत भइदियो मर्यो मेरो मन मर्यो हिजोसम्म तिम्रै हो भन्थ्यौ र मेरै चर्चा थियो भर्यो आज सिउँदो अर्कैले भर्यो भन्ने नै थियो बनाइदियो मर्यो मेरो मन मर्यो हिजोसम्म तिम्रै हो भन्थ्यौ र मेरै चर्चा थियो मर्यो आज सिउँदो हरेकैले भर्यो जस्यो दो मर्यो आत्माले मर्यो मेरो मन मर्यो हिजोसम्म तिम्रै हो भन्थ्यौ र मेरै चर्चा थियो मर्यो आज सिउँदो अर्कैले भर्यो दिनमा नि तडपिँदै आत्माले मर्यो मेरो मन मर्यो हिजोसम्म तिम्रै हो भन्थ्यो र मेरै चर्चा थियो भर्यो आज सिउँदो अर्कैले भर्यो भर्यो आज सिउँदो daí